तपाई सुन्दै हुनुहुन्छ हाम्रो संसार अनलाइन रेडियो सूचना साहित्य एवं मनोरञ्जन संसार हाम्रो संसार लगन गर्नुहोस् W W dot radio Hamro dot com तपाईँको मनभित्रका शब्दरूपी दानाहरू तपाईँको मनभित्रका शब्दरूपी दानाहरू पल्टाउने एक मात्रै माध्यम गजलका पानाहरू कहिले सुख त कहिले दुःख आए होला न जीवनमा कहिले सुख त कहिले दुःख आए होला जीवनमा सुख दुःख मिलन बिछोडका ती भावनाहरू पल्टाउने एक मात्रै माध्यम गजलका पानाहरू पल्टाउने एक मात्रै माध्यम गजलका पानाहरू हरेक शनिबार इजरायलको समय बेलुका आठ बजीदेखि सुन्न नभुल्नुहोला गजल सर्जक अनि गजल प्रेमीहरूको आफ्नै कार्यक्रम गजलका पानाहरू म तपाईँको आफ्नै साथी गजल प्रेमी औँसीको रातमा इन्द्रमान आत्माको साथमा मात्र अनलाइन रेडियो हाम्रो संसारमा लगअन गर्नुहोस् W W W dot radio Hamro Sansar dot कम कुन्नी कुवायो पारे एउटा कुकुर भुक्दैछ किन हो सबै भागा भाग युवाहरू लुक्दैछ खै पर्सि कुन्नी कहाँको ब्यारेक हान्ने योजना खै पर्सि कुन्नी कहाँको ब्यारेक हान्ने योजना त्यसैले माओवादी सेना माइकिन फुक्दैछ किन हो सबै भागा भाग युवाहरू लुक्दैछ गाउँका युवा लिन सेना गाउँमा आएको रे गाउँका युवा लिन सेना गाउँमा आएको रे डर त्रास धम्कीले सोझा जनता लुक्दैछ किन हो सबै भागा भाग युवाहरू लुक्दैछ गाउँमा केटी र बुढाबुढी मात्रै छन् गाउँमा केटा केटी र बुढाबुढी मात्रै छन् दिन प्रतिदिन गाउँ बस्तीहरू सुक्दैछ किन हो सबै भागाभाग युवाहरू लुक्दैछ युद्ध चर्किँदैछ कतिखेर कहाँ के हुने हो युद्ध चर्किँदैछ कतिखेर कहाँ के हुने हो शान्तिको अग्रदूत बुद्धको शिर झुक्दैछ कुन्नी को आयो पारी एउटा कुकुर भुक्दैछ किन हो सबै भागा भाग युवाहरू लुक्दैछ नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम गजलका पानाहरूमा सूचना साहित्य मनोरञ्जनको संसार अनलाइन रेडियो रेडियो हाम्रो संसारको प्रस्तुति कार्यक्रम गजलका पानाहरूलाई लिएर उपस्थित भइसकेको छु आजको यो बेलुकीको समयमा म तपाईँहरूको आफ्नै गजल प्रेमी साथी औँसीको रातमा इन्द्रमान आत्मा भनी यो आवाजलाई तपाईँसम्म पुर्याउन साथ दिँदै हुनुहुन्छ प्राविधिक साथी उद्धव तामाङजीले मित्रहरू पक्कै पनि यस कार्यक्रमलाई तपाईँहरूले प्रत्येक शनिबार बेलुका आठ बजीदेखि नौ बजीसम्म सुन्दै आइरहनु भएको छ सूचना साहित्य मनोरञ्जनको संसार अनलाइन रेडियो रेडियो हाम्रो संसारको प्रस्तुति हो यो कार्यक्रम गजलका पानाहरू अनि तपाईँ गजल सर्जक अनि गजल प्रेमी मनहरूको आफ्नै कार्यक्रम हो यो गजलका पानाहरू यस कार्यक्रममा तपाईँहरूले नै हाम्रो फेसबुक पेज गजलका पानाहरूमा पोस्ट गर्नुभएका तिनै विभिन्न गजलहरूलाई वाचन गर्ने गर्छौँ अर्थात् तिनै गजलका पानाहरूलाई पल्टाउने गर्छौँ यतिखेर तपाईँहरू W W W dot radio Hamro Sansar dot कम लगन गरेर संसारको कुनै पनि कुनामा रहेर हामीलाई प्रत्यक्ष सुन्दै हुनुहुन्छ यदि तपाईँहरू यतिखेर आफ्नो काममा व्यस्त हुनुहुन्छ र यस कार्यक्रमलाई प्रत्यक्ष सुन्न फुर्सद मिल्दैन भने मोहन बिहानीजीको blog W W W dot Mohan Bihani dot blogspot dot com त्यसै गरी रामशरण श्रेष्ठजीको blog Chisopani Nepal dot blogspot dot com Arjun पौडेलजीको blog Arjun Paudel dot blogspot dot com र आशिष दनाईजीको website W dot Ashish Danai dot com dot एनपीमा पनि यस कार्यक्रमलाई तपाईँहरूले कुनै पनि समयमा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ मित्रहरू को आयो पारे एउटा कुकुर भुक्दैछ किन हो सबै भागा भाग युवाहरू लुक्दैछ हजुर यो गजल कार्यक्रमको सुरुवातमा वाचन गरेको थिएँ मैले हजुर यो गजल रहेको थियो गजलकार मित्र कृष्ण कुसुमजीको सिन्धुलीदेखि प्रेसित गर्नुभएको यो गजलको लागि कृष्ण कुसुमजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यसै क्रममा फेरि एउटा गजलका पानालाई पल्टाउन चाहन्छु हजुर यो पानामा गजल पर्न सफल रहेको छ मिना पुमा राईजीको यो गजललाई मिना पुमा राईजीले खोटाङ नेपाल स्थायी घर भए हाल लेपनामदेखि प्रेषित गर्नुभएको हो गजलकार मिना पुमा राईजीको गजललाई म यसरी अगाडि बढाउन चाहन्छु भुले संसार माया बसेपछि तिम्रै दिलभित्र म पसेपछि भुले संसार माया बसेपछि तिम्रै दिल भित्रमा पसेपछि दिन पनि रात लाग्ने आज दिन पनि रात लाग्ने आज तिम्रो यादै यादमा फसेपछि तिम्रो दिल दिलभित्रमा पसेपछि उफ च्वास च्वास दुख्यो मुटु उफ च्वास च्वास दुख्यो मुटु लजालु ती नयनले डसेपछि तिम्रै दिलभित्र म पसेपछि कोरिदिन्छु तिम्रो नाम मुट्टुमा कोरिदिन्छु तिम्रो नाम मुट्टुमा दुई चिम्टे सिन्दुर धसेपछि भुले संसार माया बसेपछि तिम्रै दिलभित्र म पसेपछि यतिखेर तपाईँहरू सुन्दै हुनुहुन्छ सूचना साहित्य मनोरञ्जनको संसार अनलाइन रेडियो रेडियो हाम्रो संसारको प्रस्तुति कार्यक्रम गजलका पानाहरू अनि गजलका पानाहरूमा आजको यो श्रृङ्खलामा पनि तपाईँहरूले नै हाम्रो फेसबुक पेज गजलका पानाहरूमा पोस्ट गर्नुभएका तिनै गजलका पानाहरूलाई पल्टाइरहेको छु आउनुहोस् फेरि पनि यही कामलाई अगाडि बढाउन चाहन्छु र मैले यतिखेर एउटा गजलका पानालाई पल्टाइसकेको छु हजुर यो पानामा गजल पर्न सफल रहेको छ हाम्रो नियमित श्रोता रुपेश अनमोल फत्रजीको गजल हजुर भारपा पाँच थर स्थायी घर भई हाल मलेसियादेखि प्रेसित गर्नुभएको छ गजलकार मित्र रूपेश अनमोल फत्राजीले यो गजललाई आउनुहोस् म उहाँको गजललाई यसरी सुरुवात गर्न चाहन्छु यो दिलभित्र सजाउँछु तिमीलाई नै मन किरानी बनाउँछु तिमीलाई नै यो दिलभित्र सजाउँछु तिमीलाई नै मनकी रानी बनाउँछु तिमीलाई नै धरो धर्म तिम्रै सामु सत्य बोले है त धरो धर्म तिम्रै सामु सत्य बोले है त असाध्यै मन पराउँछु तिमीलाई नै कि रानी बनाउँछु तिमीलाई नै यो जुनी तिमीसँगै जीवन कटाउन यो जुनी तिमी सँगै जीवन कटाउन शिरमा सिन्दुर लगाउँछु तिमीलाई नै मनकी रानी बनाउँछु तिमीलाई नै मेरो जीवन अन्त्येष्टिसम्म हजुर मेरो जीवन अन्त्येष्टिसम्म हजुर मेरो पाउमा बसाउँछु तिमीलाई नै मन किरानी बनाउँछु तिमीलाई नै मेरो सब थोक तिमी हौ पूज्य पाद झैँ मेरो सब थोक तिमी हौ पूज्य पाद झैँ त्यसैले त तन मन चढाउँछु तिमीलाई नै यो दिलभित्र सजाउँछु तिमीलाई नै मन रानी बनाउँछु तिमीलाई नै हजुर कसैलाई आफ्नो मन किरानी बनाउने भावनाहरूले भरिएको यो गजलको लागि रुपेश अनमोल फत्राजीलाई पनि हृदयदेखि नै धेरै धेरै धन्यवादका शब्द गुच्छाहरू अर्पण गर्न चाहन्छु मित्रहरू आजको यो बसाइमा तपाईँहरूले हाम्रो फेसबुक पेज गजलका पानाहरूमा पोस्ट गर्नुभएका ती सबै सबै गजलहरूलाई वाचन गर्ने जमर्कोमा छु त्यसैले फेरि अर्को पाना पल्टाउन चाहन्छु अनि यो पानामा गजल पढ्न सफल रहेको छ शिव रेग्मीजीको गजल हजुर गजलकार मित्र शिव रेग्मीजीले हामीलाई धेरै समयको अन्तरालपछि फेरि एउटा गजल पोस्ट गर्नुभएको छ हाम्रो फेसबुक पेज गजलका पानाहरूमा गोविन्दपुर दुई मोरङका गजलकार मित्र हुनुहुन्छ शिव रेग्मीजी निकै सुन्दर सुन्दर मन छुने खालका गजलहरू रचना गर्नुहुन्छ गजलहरू लेख्नुहुन्छ आउनुहोस् मित्रहरू गजलकार शिव रेग्मीजीको गजललाई म यसरी वाचन गर्ने अनुमति चाहन्छु के भो कुन्ने आजबाट मेरी डल्ली बोल्दिन रे मेरा बात सबै चोरी उसका चाहिँ खोल्दिन रे हिजोसम्म रातैभरि फेसबुकमा बात लाउँथे हिजोसम्म रातैभरि फेसबुकमा बात लाउँथे मेरो प्यारले अमन भोरे आजबाट म लिन रे मेरा बात सबै चोरी उसका चाहिँ खोल्दिन रे बिहानको झुल्कोसँगै म्यासेजले वर्षा लाउँथे बिहानको सँगै म्यासेजले वर्षा लाउँथे गल्तीले पो बोले कि रे अब रात टोल्दिन रे मेरा बात सबै चोरी उसका चाहिँ खोल्दिन रे खुसु खुसु प्रेमिल गीत आफै झिकी झिकी गाउँथे खुसु खुसु प्रेमिल गीत आफै झिकी झिकी गाउँथे बाचा कसम अन्तै छ रे मेरो चुलो पोल्दिन रे मेरा बात सबै चोरी उसका चाहिँ खोल्दिन रे मिल्नु जोड्नु भविष्यका सम्बन्ध त परै जाओस् मिल्नु जोड्नु भविष्यका सम्बन्ध त परै जाओस् सपनीमै मेरो माया भुलेर नि घोल्दिन रे के भो कुन्नी आजबाट मेरी डल्ली बोल्दिन रे मेरा बात सबै चोरी उसका चाहिँ खोल्दिन रे यो निकै सुन्दर गजलको लागि शिव रेग्मेजीलाई धेरै धेरै धन्यवाद दिँदै फेरि अर्को गजलका पानालाई पल्टाउन चाहन्छु हजुर यो पानामा गजल पर्न सफल रहेको छ सनम गोलेजीको गजल हजुर मकवानपुर स्थायी घर भई हाल मलेसियादेखि प्रेसित गर्नुभएको छ यो गजललाई सनम गोलेजीले आउनुहोस् गजलकार मित्र सनम गोलेजीको गजललाई म यसरी अगाडि बढाउन चाहन्छु कसले मलाई हात दिन्छ कसले मलाई साथ दिन्छ कसले मलाई हात दिन्छ कसले मलाई साथ दिन्छ आफ्नो भन्नेहरूले नै आफ्नो भन्नेहरूले नै पछाडिबाट लात दिन्छ कसले मलाई साथ दिन्छ केही गर्न खोजे भने केही गर्न खोजे भने टक्कर दि मात दिन्छ कसले मलाई साथ दिन्छ माया सद्भावको के कुरा माया सद्भावको के कुरा पाइलै पिच्छे घात दिन्छ कसले मलाई साथ दिन्छ उज्यालोलाई पुरै छेकी उज्यालोलाई पुरै छेकी अन्धकार कालो रात दिन्छ कसले मलाई हात दिन्छ कसले मलाई साथ दिन्छ मित्र सनम गोलेजी पक्कै तपाईँ आफूले आफूलाई एक्लो महसुस नगर्नुहोस् त्यति धेरै निराश नहुनुहोस् किनभने गजलाका पानाहरू तपाईँको साथमा छ हामी सधैँ तपाईँको साथमा रहनेछौँ हामीलाई तपाईँको मनभित्रका गजल रूपी भावनाहरूलाई प्रेसित गर्नुहोस् हामी बुझ्छौँ तपाईँको मनभित्रका भावनाहरूलाई के गर्नु मित्र जीवन नै यस्तै छ कहिले सुख त कहिले दुःख अनि कहिले मिलन त कहिले बिछोड तर पनि हामी सुखमा मातिनु हुँदैन र दुःखमा आतिनु हुँदैन तपाईँका मनभित्रका गजल रूपी भावनाहरूलाई हामीसँग बाँड्नुहोस् हामी साथ दिन्छौँ तपाईँलाई यो मेरो बाचा भयो र सनमजी आगामी श्रृङ्खलाहरूमा पनि तपाईँको यस्तै यस्तै गजलहरूको प्रतीक्षा गर्दै फेरि अर्को पाना पल्टाउन चाहन्छु अनि यो पानामा गजल पर्न सफल रहेको छ रत्न शमशेर थापा निर्दोषीजीको गजल हजुर रत्न शमशेर थापा निर्दोषीजीले यो गजललाई गजुल रोल्पा स्थायी घर भई हाल दोहा कतारदेखि प्रसिद्ध गर्नुभएको छ आउनुहोस् रत्न शमशेर थापाजीको गजललाई म यसरी अगाडि बढाउन चाहन्छु मरेको त छैन झै जिउँदैछु अलिअलि अतीत भुल्न नसकेर पिउँदैछु अलिअलि मरेको त छैन झै जिउँदैछु अलिअलि अतीत भुल्न नसकेर पिउँदैछु अलिअलि नसाभित्र डुब्दै जाँदा बेहोसीमै ढलेपछि नसा भित्र डुब्दै जाँदा बेहोसीमै ढलेपछि फाटेको यो आत्मालाई सिउँदैछु अलिअलि अतीत भुल्न नसकेर पिउँदैछु अलिअलि एक मुठी श्वास फेर्दै बाँच्ने झिनो आशा बोकी एक मुठी श्वास फेर्दै बाँच्ने झिनो आशा बोकी खडेरीमा आफ्नै ज्यान खिउँदैछु अलिअलि अतीत भुल्न नसकेर पिउँदैछु अलिअलि हर पल रुदा रुदा आँसु पनि रित्तिसके हर पल रुदा रुदा आँसु पनि रित्तिसके खोज्रे नै कहीँ हाँसो ल्याउँदैछु अलिअलि मरेको त छैन अझै जिउँदैछु अलिअलि अतीत भुल्न नसकेर पिउँदैछु अलिअलि हजुर अतीत भुल्न नसकेर अलिअलि पिउँदै गरेको भावनाहरूलाई समेटिएको यो गजलको लागि पनि रत्न शमशेर थापाजीलाई हार्दिक धन्यवाद दिँदै फेरि अर्को पाना पल्टाउन चाहन्छु हजुर यो पानामा गजल पर्न सफल रहेको छ विमल पहराईजीको गजल विमल पहराईजीले यो गजल हाडे पाँच गुल्मी स्थायी घर भई हाल दोहा कतारदेखि प्रेसित गर्नुभएको हो आउनुहोस् विमल पहाराईजीको गजलका शेर अंशहरू यसरी अघि बढेका छन् मन्द मन्द हावा भई तिम्रै सासमा घुनु लाग्यो बास्न छर्दै पिरतीको दिलभित्र फुलु लाग्यो मन्द मन्द हावा भई तिम्रै सासमा घुनु लाग्यो बास्न छर्दै पिरतीको दिलभित्र फुलौँ लाग्यो तनभरि मनभरि छाउँदैछ माया तिम्रो तनभरि मनभरि छाउँदैछ माया तिम्रो बारा मासे फुल बनी अङ्ग अङ्ग झुलु लाग्यो बास्ना छर्दै पिरतीको दिलभित्र फुलौँ लाग्यो माया रहेछ आधार त्यो खुसाउन दुखी मन माया रहेछ आधार त्यो खुसाउन दुखी मन जीवन यो सुम्पेर तिमीसँगै भुलु लाग्यो बाँच्न छर्दै विरतीको दिलभित्र फुलु लाग्यो छता छुल्ला मायाहरू अङ्ग अङ्ग फिजाउन छता छुल्ला मायाहरू अङ्ग अङ्ग फिजाउन रगतको बाटो हुँदै नसा नसा डुलु लाग्यो बास्ना छर्दै पिरतीको दिलभित्र फुलु लाग्यो सागर झै छल्किएका प्यास रूपी छालहरू सागर झै छल्किएका प्यास रूपी छालहरू भित्र सम्हालेर तिमी माझ हुलो लाग्यो मन्द मन्द हावा भई तिम्रै सासमा घुलु लाग्यो बासना छर्दै पिरतीको दिलभित्र फुलु लाग्यो अनलाइन रेडियो सूचना साहित्य एवं मनोरञ्जन संसार हाम्रो संसार लगन गर्नुहोस् सूचना साहित्य मनोरञ्जनको संसार अनलाइन रेडियो रेडियो हाम्रो संसार सुन्दै हुनुहुन्छ यतिखेर डब्लुडब्लुडब्लु डट रेडियो हाम्रो संसार डट कम लगन गरेर संसारको कुनै पनि ठाउँबाट तपाईँहरूले प्रत्यक्ष सुन्दै हुनुहुन्छ यस कार्यक्रमलाई अनि यो हो तपाईँहरूको आफ्नै कार्यक्रम गजलका पानाहरू गजलका पानाहरूको आजको यो श्रृङ्खलामा पनि सदा झैँ म तपाईँहरूको आफ्नै गजल प्रेमी साथी औँसीको रातमा इन्द्रमा नाथमा तपाईँलाई साथ दिइरहेको छु भने यो आवाजलाई तपाईँसम्म पुर्याउन साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र उद्धव तामाङजीले मित्रहरू कार्यक्रम गजलका पानाहरूलाई तपाईँहरूले अनलाइन रेडियो रेडियो हाम्रो संसार मार्फत प्रत्येक शनिबार इजरायलको समय बेलुका आठ बजीदेखि नौ बजीसम्म सुन्दै आइरहनु भएको छ अनि यस कार्यक्रममा तपाईँहरूले नै हाम्रो फेसबुक पेज गजलका पानाहरूमा पोस्ट गर्नुभएका तिनै गजलहरूलाई वाचन गर्ने गर्छु अर्थात् तिनै गजलका पानाहरूलाई पल्टाउने गर्छु अनि मित्रहरू हामी यस कार्यक्रममा महिनाको अन्तिम श्रृङ्खलामा तपाईँहरूले नै आफ्नै आवाजमा रेकर्ड गरेर पठाउनुभएका ती रेकर्ड गजलहरूलाई पनि प्रस्तुत गर्छौँ यदि तपाईँ पनि यस कार्यक्रममा महिनाको अन्तिम श्रृङ्खलाको लागि आफ्नो गजल आफ्नै आवाजमा रेकर्ड गरेर पठाउन चाहनुहुन्छ भने हाम्रो जिमेल आइडी गजलका पानाहरू at the rate Gmail dot com हजुर गजलका पानाहरू at the rate Gmail dot कममा पठाउन सक्नुहुनेछ भने तपाईँहरूले स्क्याप तथा हामीलाई टेलिफोन सम्पर्क गरेर पनि रेकर्ड गराउन सक्नुहुनेछ यसको सम्पूर्ण जानकारीको लागि तपाईँहरूले हाम्रो फेसबुक पेज गजलका पानाहरूमा हेर्न सक्नुहुनेछ मित्रहरू यस कार्यक्रममा आजको श्रृङ्खलाको लागि भनेर तपाईँहरूले थुप्रै थुप्रै गजलहरू पोस्ट गर्नुभएको छ हाम्रो फेसबुक पेज गजलका पाहनाहरूमा त्यसो त आउनुहोस् फेरि तपाईँले नै हाम्रो फेसबुक पेज गजलका पाहनाहरूमा पोस्ट गर्नुभएका तिनै गजलहरू जोड्न चाहन्छु अर्थात् तिनै गजलका पाहनाहरूलाई पल्टाउन चाहन्छु र यो पानामा गजल पर्न सफल रहेको छ आशिष दनाइजीको गजल हजुर गजलकार मित्र आशिष दनाइजीले यो गजललाई बेसी सहर लमजुङदेखि प्रसिद्ध गर्नुभएको हो आउनुहोस् आशिष दनाइजीको गजललाई म यसरी अगाडि बढाउन चाहन्छु चोरीको फोहोर गराउनुपर्छ चोरलाई सुलीमा चढाउनुपर्छ चोरीको भन्दा गराउनु पर्छ चोरलाई सुलीमा चढाउनु पर्छ त्यो को हो अरूको गजल चोर्ने मान्छे त्यो को हो अरूको गजल चोर्ने मान्छे सबै मिली त्यसलाई समाउनु समाउनुपर्छ चोरलाई सुलीमा चढाउनु पर्छ यदि सर्जकसँग माफी माग्दैन भने यदि सर्जकसँग माफी माग्दैन भने त्यसले गरेको गल्ती देखाउनुपर्छ चोरीको भण्डाफोर गराउनुपर्छ कानुन अन्धो छ भनी हेपेको होला कानुन अन्धो छ भनी हेपेको होला त्यसलाई सजाय दिलाउनुपर्छ चोरीको भण्डाफोर गराउनुपर्छ अन्तिम शेर आशिषको पनि गजल चोरी भयो रे आशिषको पनि गजल चोरी भयो रे गजललाई अब पर्छ चोरीको गराउनु पर्छ चोरलाई सुलीमा पर्छ यो निकै अति सुन्दर गजलको लागि बेसी सहर लमजुङका गजलकार मित्र आशिष दनाईजीलाई पनि हृदयदेखि नै धेरै धेरै धन्यवादका शब्द पुष्पगुच्छाहरू अर्पण गर्न चाहन्छु र फेरि लाग्न चाहन्छु अर्को गजलका पानातर्फ हजुर हजुर यो पानामा गजल पर्न सफल रहेको छ काठमाडौँ स्थायी घर भए हाल न्युयोर्क अमेरिकादेखि प्रसिद्ध गर्नुभएको गजलकार कोमल भट्टजीको गजल आउनुहोस् गजलकार कोमल भट्टजीको गजललाई यसरी अगाडि बढाउन चाहन्छु धेरै तला खस्नु पर्ला संसारलाई ढाँट्यौ किन दलदलेमा फस्नु पर्ला नकामलाई आट्यौ किन आफूले खन्या खाडलमा आफै परेपछि आफूले खन्या खाडलमा आफै परेपछि रहरलाई कस्नु पर्ला यस्तो डोरी बाढ्यो किन दलदलेमा फस्नु पर्ला नकामलाई आट्यो किन तालाई लत्याएर लाग्दा अर्कै बाटो तालाई लत्याएर लाग्दा अर्कै बाटो फेरि सँगै बस्नु पर्ला मायाप्रति साट्यो किन दलदलेमा फस्नु पर्ला नकामलाई आट्यो किन वास्तविकता लुकाएर असत्यलाई रोज्दा वास्तविकता लुकाएर असत्यलाई रोज्दा खरानी नै घस्नु पर्ला आफ्नै बुद्धि चाट्यौ किन दलदलेमा फस्नु पर्ला नकामलाई आट्यौ किन सोझो मनलाई सताएर धोका धोकाबाजी सोझो मनलाई सताएर गर्यो धोकाबाजी भङ्गालोमा पस्नु पर्ला चोखो मुटु काट्यौ किन धेरै तला खस्नु पर्ला संसारलाई ढाँट्यौ किन दलदलेमा फस्नु पर्ला नकामलाई आट्यौ किन यो गजलको लागि पनि कोमल भट्टजीलाई धेरै धेरै धन्यवाद दिँदै फेरि अर्को गजलका पानालाई पल्टाउन चाहन्छु हजुर यो गजलका पानामा गजल पर्न सफल रहेको छ नेपाली दीप मिलनजीको गजल रुद्रापुर रूपन्देही स्थायी घर भई हाल दोहा कतारदेखि प्रसिद्ध गर्नुभएको हो यो गजललाई नेपाली दीप मिलनजीले जिउनुको मजा पाए तिम्रो कारण मस्ती नै मस्तीमा आए तिम्रो कारण जिउनुको मजा पाए तिम्रो कारण मस्ती नै मस्तीमा आए तिम्रो कारण रङ्गीन हुँदैछ आज मेरो जीवन रङ्गीन हुँदैछ आज मेरो जीवन उषाको किरण छाए तिम्रो कारण मस्ती नै मस्तीमा आए तिम्रो कारण मलाई चुट्ने त्यो भन्छु अतीतलाई मलाई चुट्ने त्यो भन्छु अतीतलाई आज म कति रमाएँ तिम्रो कारण मस्ती नै मस्तीमा आएँ तिम्रो कारण आयो र त तिमी अनि मैले कसम आयो र त तिमी अनि मैले कसम सँगै मर्ने बाँच्ने खाए तिम्रो कारण मस्ती नै मस्तीमा आए तिम्रो कारण यो यात्रा रहो सधैँ यसै गरी नै यो यात्रा रहो सधैँ यसै गरी नै तिमीसँग प्रीति लाए तिम्रो कारण जिउनुको मजा पाए तिम्रो कारण मस्ती नै मस्तीमा आए तिम्रो कारण नहेर सबैको अनलाइन रेडियो सूचना साहित्य एवं मनोरञ्जन संसार हाम्रो संसार लगन गर्नुहोस् डब्लुडब्लुडब्लु रेडियो हाम्रो संसार डट कम फुल सोचे जिन्दगी काँडा भइदियो देखौँ देखौँ लाग्छ झन् टाढा भइदियो लहै लहै भौतारिँदा एकचोटि देखे लहै लहै भौतारिदा एकचोटि देखे पापी आँखा अगाडिको छाड भइदियो देखौ देखौ लाग्छ झन् टाढा भइदियो आफूभन्दा धेरै माया गर्थे उनलाई आफूभन्दा धेरै माया गर्थे उनलाई नपाउने माया सधैँ गाढा भइदियो देखौँ देखौँ लाग्छ झन् टाढा भइदियो मर्छु म त बरुआबा बाँच्नु अर्थ छैन यहाँ मर्छु म त बरुआबा बाँच्नु अर्थ छैन यहाँ सारा जीवन सिसासरी साडा भइदियो फुल सोचे जिन्दगी काँडा भइदियो देखाउँ देखाउँ लाग्छ झन् टाढा भइदियो अविरल सागर सौगात जीको गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम गजलका पाहनाहरूमा हजुर यो गजललाई अविरल सागर सौगातजीले बुटवल साल झन्डी रूपन्देहीबाट प्रेसित गर्नुभएको हो मित्रहरू यतिखेर हामी कार्यक्रम गजलका पाहनाहरूमा रहेर तपाईँहरूले नै हाम्रो फेसबुक पेज गजलका पानाहरूमा पोस्ट गर्नुभएका तिनै गजलका पानाहरूलाई पल्टाइरहेको छु अर्थात् तिनै गजलका शेरहरूलाई वाचन गरिरहेको छु आउनुहोस् त्यही क्रमलाई फेरि अगाडि बढाउन चाहन्छु हजुर यतिखेर मेरो हातमा एउटा गजल पढ्न सफल रहेको छ अर्थात् मैले एउटा पाना पल्टाइसकेको छु हजुर यो पानामा गजल पढ्न सफल रहेको छ हाम्रो नियमित श्रोता शेर्पिनी कान्छीजीको गजल हजुर इसरायलदेखि प्रेसित गर्नुभएको शेर्पिनी कान्छीजीको गजललाई म यसरी अगाडि बढाउन चाहन्छु ढुङ्गा पुस्नलाई फुलको डाली चुडाउँदै रोए माफी माग्दै उसैलाई शिर झुकाउँदै रोएँ स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ तिम्रो चोटमा आफ्नो मन दुखाउँदै रोए माफी माग्दै उसैलाई शिर झुकाउँदै रोए केही पाउनलाई केही गुमाउनु पर्द यहाँ केही पाउनलाई केही गुमाउनु पर्द यहाँ कसम खाँदै जोडिएको नाता छुटाउँदै रोएँ माफी माग्दै उसैलाई शिर झुकाउँदै रोएँ पाउनु गुमाउनु यहाँ भाग्यको खेल रहेछ पाउनु गुमाउनु यहाँ भाग्यको खेल रहेछ तिम्रो मेरो बिचको कसम फुकाउँदै रोएँ माफी माग्दै उसैलाई शिर झुकाउँदै रोएँ आशाहरू सुकिसके सुक्खा छन् आँखाहरू आँसुहरू सुकिसके सुक्खा छन् आँखाहरू तिमीलाई विदा गर्दा हिम्मत जुटाउँदै रोए ढुङ्गा पुस्नलाई फुलको डाली चुडाउँदै रोए माफी माग्दै उसैलाई शिर झुकाउँदै रोए इजरायलदेखि प्रेसित गर्नुभएको गजलकार मित्र सिरपिनी कान्छेजीको यिनै गजलका शेरहरूसँगै अब भने कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ यो कार्यक्रम गजलका पानाहरू तपाईँहरूलाई कस्तो लाग्छ कृपया सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला यतिखेरसम्म कार्यक्रमलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद र ज जसले कार्यक्रममा गजल पोस्ट गर्नुभयो तपाईँहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु र आभार प्रकट गर्न चाहन्छु साथमा हाम्रो यस कार्यक्रमलाई आफ्नो ब्लग तथा वेबसाइटमा राखेर हामीलाई सहयोग गर्ने साथीहरू मोहन बिहानी रामशरण श्रेष्ठ अर्जुन पौडेल र आशिष दनाईजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै प्राविधिक साथी उद्धव तामाङसँगै म तपाईँहरूको आफ्नै गजलप्रेमी साथी औँसीको रातमा इन्द्रमान आत्मा पनि अर्को श्रृङ्खलासम्मको लागि विदा हुन अनुमति चाहन्छु हवस् त तपाईँको यो साता गजलमै रहोस् अनलाइन रेडियो सूचना साहित्य एवं मनोरञ्जन संसार हाम्रो संसार लगन गर्नुहोस् W W W dot radio Hamro Sansar dot कम